बेला कहिले देख्दै नदेखेका यी जोडी बडगाउँ गाविस वडा नम्बर दुई गोजुङ्गा निवासी शिव सोर्तुङ्गे मगर जो विदेशमा हुनुहुन्छ र उहाँकी धर्मपत्नी नुवाकोट जिल्ला देउराली गाविस वडा नम्बर नौ निवासी सत्ताइस वर्षीय माया तामाङसँग हामी कुराकानी गरिरहेका छौँ र हामीसँग हुनुहुन्छ सुनसादी व्यवसाय संघका अध्यक्ष बालकृष्ण बराल यो मिलनलाई कसरी लिनु भएको छ यो भन्नुपर्दा ऐतिहासिक कसैको एउटा रानी हुन्छ भने कसैको राणी हुन्छ भने कसैको रानी हुँदो रहेछ यो संसार बिचिल्ला छ र हेर्नुहोस् सबभन्दा ठुलो न धन पैसा सबै कुरो भन्दा पनि एउटा माया हो संसारमा सबभन्दा ठुलो माया हो उहाँले एउटा नुवाकोटमा जन्मिनु भएको महिला हो र गुल्मी आएर पनि गाउँमा बस्नु भएको छ उहाँलाई त्यो फिलिङ छैन तर सुन्नुहोस् तपाईँले पनि यो कुराहरूलाई उदाहरण दिनुहोस् यही हो मेरो शुभकामना पक्कै पनि भौतिक रूपमा हामी नजिक भएर मात्रै माया होइन मनले मनलाई चिन्दो रहेछ होइन माया भनेको एउटा बाँच्ने नै आधार र जिन्दगी सबभन्दा ठुलो सबभन्दा सबैभन्दा ठुलो चिज माया यति धन सम्पत्ति चाहिएको भए मैले नै कमाएको थिएँ विदेश गएर आखिर भेट पनि त ठुलो कुरा रहन्छ नजिकिनु पर्छ एउटा मन हुन् विश्वास जति टाढा भयो आखिर मनभित्र माया हुन्छ भने विश्वास कसैले कसैले यो भन्थ्यो कि तिमी कसरी जान्छ नचिनेको ठाउँ गुल्मी भनेको एउटा कहाँ हो कहाँ हो नुवाकोट भनेको कहाँ हो आखिर म एक्लै आएँ म बुटोलसम्म एक्लै आएँ त्यसपछि बुटोलदेखि म यहाँ आइपुगेँ घरसम्म आइपुगेँ त्यहाँबाट फेरि म धेरै मैले सम्झेँ धेरै सायद मैले यिनीलाई काठमाडौँ विदेशबाट का कुवेतबाट आउने बित्तिकै काठमाडौँ आएर गायब गरेको भए यिनी अवश्य धोका हुन्थ्यो धोका हुन्थ्यो तर कसैले मान्छेले कसैले थाहा नपाउँथ्यो भगवान्ले थाहा पाउँथ्यो यिनी कुरा म विश्वास तोड्दैन मैले दिएको वचन म तोड्दैन चाहे दुःख पाओस् चाहे सुख पाओस् एउटा मानिस हो उनले पनि म माथि धेरै विश्वास गर्नुभयो सायद उनी पनि खुसी हुनुभएको थियो होला सायद यिनी यो केटी गएर मेरो बच्चालाई घरमा राम्रो हुन्छ कि भन्ने उसको आश होला त्यो आशले मैले उनीलाई उनको आश र विश्वासले मायाले मैले तोरेन मैले मेटिदिएन त्यसैले म खुसी छु एकदम अहिले पनि खुसी छु सधैँ हाम्रो जिन्दगीमा यस्तै र पैसा धन सम्पत्ति भन्ने कुरा भगवान्को खेल हो र भाग्यको खेल हो त्यसैले म आनन्द खुसी छु तपाईँको श्रीमानलाई फोन लगाउनुहोस् के भन्नुहुँदो रहेछ उहाँले सुनाउन त उहाँको आवाज है त संज हेलो नमस्कार एउटा अनौठो प्रकारले विवाह गर्नुभएछ होइन देखभेटै भएको छैन तपाईँहरूको होइन एउटा फोटो र फोनको भरमा तपाईँको विवाह गर्नु भएको छ तपाईँको श्रीमतीले घर सम्हाल्दा बस्नु भएको रहेछ म यहीँ आएको छु के भन्न चाहनुहुन्छ श्रीमती हजुर विश्वास लगाएपछि त हुन्छ त उनी पनि त्यस्तै भएको म पनि त्यस्तै भयो भनौँ र विश्वास गरेँ र माया लाग्यो नि अब त्यही गर्दाखेरि यस्तो भएको बडो अनौठो संयोग मिलेछ नुवाकोटकी चेलीलाई तपाईँले विवाह गर्नुभएको रहेछ देखभेट चाहिँ भा होइन कसरी सजाउनु भएको छ हजुर अब मैले विश्वासै गरेर अब मेरै बुढी हो भनेर मैले भनेपछि भौतिक शरीर मात्र ठुलो कुरा होइन मनको माया नै ठुलो कुरा हो भन्ने कुरा यहाँ देखायो होइन त हजुर मनको माया हजुर हजुर के भन्न चाहनुहुन्छ बुढीलाई हजुर हजुर के भन्न चाहनुहुन्छ बुढीलाई भन्नुहोस् हजुर के गर्ने अब म धेरै माया गर्छु अब के म उनको विश्वासमा त छु मैले पोछी धोका खेल्न पोछु दिनको माया होइन मेरो जिन्दगी जाने हो हुन्छ तपाईँको दाम्पत्य जीवन सुखमय रहोस् र यस खुसियालीमा यो गीत समर्पित गर्दै अहिले छुट्यौँ है त हुन्छ हस् माया भन्नु के रहेछ पूर्वपतिको छोरा जुन बच्चाको याद आउँछ कि आउँदैन तपाईँ कुनै कुनै बेला याद आउँछ आफूले जन्म दिएको हुन् सन्तान हुन् त्यही पनि यहाँको बच्चाहरूले गर्दा धेरै धेरै फरक हुँदो रहेछ यता पनि बच्चा सानो यिनै गर्न यिनी तिनवटा बच्चाले नै आमा भन्ने माया गर्ने काग हुने कागमा आउने म कहीँ गयो भने पछि पछि आमा कहाँ जाने कहाँ जानुहुन्छ भन्ने उनको उ गर्दा सम्झिन त म कहिले कहिले सम्झिन्छु <laughs> अनि सुन्नु न मानिसहरू एक दुई वर्ष टाढा भयो अर्कोतिर लाग्ने आफूलाई नसम्हाल्ने पनि हुन्छन् मान्छेहरू तर तपाईँ आज नौ महिना भयो विवाह गरेको देख्नु भएको छैन र पनि त आखिर माया हजुर हजुर नौ महिना भन्दा नि धेरै हामी लगभग फोनमा भेटेको डेढ वर्ष जति भयो हजुर डेढ वर्ष जति भयो हाम्रो भेटघाट देखभेट केही भएको छैन तर म घर आएर बसी उनको विश्वासमा मेरो विश्वासमा पैसा पठाउनुहुन्छ सबै व्यवहार मेरो हातमा छ फोन गर्नुहुन्छ दुःख सुखको कुरा बार्नुहुन्छ ठिकै छ उपनाम चाहिँ के राख्नु भएको छ कसैले भन्छन् नि कहीँ कालु भन्छन् के भन्छन् यही हो माया शिवे माया शिवे हजुर माया शिवे माया शिवेलाई कुवेतमा हुनुहुन्छ यति बेला तपाईँ भित्र भित्रको मनको धडकन सुनाउनु पर्दा कसरी सुनाउनुहुन्छ त्यही अब कहिले घर आउनुहुन्छ के गर्दै हुनुहुन्छ सन्चो चाहिँ के छ धेरै म आएको धेरै निकै घर भयो कतै अब विदेशको कुरो हो अर्खाको हातमा छन् छुट्टी छुट्टी मिल्दैन छुट्टी मिलाएर आउनु यताउता घरको व्यवहार मैले चलाएको बच्चाहरूले सन्चै छन् भन्ने कुरो गर्छ उनकोले फोन गर्नुहुन्छ भने मैले छोरा छोरी सबैले बोल्न दिन्छ देख्दै देख्नु भएको होइन तर सपनामा कसरी देख्नुहुन्छ मलाई सपनामा यति देख्दैन मैले खास थिएन फोटोमा देखेको आनु जनावर चाहिँ कहिले कहिले कसो प्रष्ट देखाइदिन्छन् तर मैले धेरै देख्दिनँ अब उहाँ आउने बाटो चाहिँ कुरिरहनु भएको छ अवश्य <laughs> कुर्नै पर्यो यो जिन्दगी त यो त कुर्नै पर्यो त्यही पनि मैले वचन दिइसकेको छ तर यो वचन तोड्दैन जन्म दिने एउटा बामा गाउँ धेरै टाढा भयो तर पनि मैले अस्ति गाएर आएँ दाईसँग भाउजूसँग दाई भाउजू काठमाडौँ हुनुहुन्छ दाई एउटा हुनुहुन्छ बहिनी छन् दिदी हुनुहुन्छ आमा बाउ गाउँमा हुनुहुन्छ राम्रै छन् जे दिनकै फोन गर्छु बोल्छु अनि यहाँ भित्राउने बेला कसरी भित्राइयो भित्राउने बेला हामी खास मेरो बच्चाहरू चाहिँ उनको आमा विवाह गरेर गइसकेपछि उनको चाहिँ माइलाबासँग बस्दो रहेछन् मेरो घर अलि माथि पर्यो उनीहरू घरमा तल रहेछन् त्यही भएको कारणले सासु आउनुभयो बेलुकी त्यसपछि श्रीमानको फोटोमा टिका लगाइदिनु भयो मलाई टिका लगाइदिनु भयो भित्र आउनुभयो हजुर फोटोमा टिका हजुर हजुर तपाईँको बारेमा धेरै सुने होइन तपाईँको यो रोचक खालको एउटा खबर हो होइन यो खबर लिनका लागि हामी बालकृष्ण बरालजी म तपाईँलाई धेरै खोज्दै आयौँ र बल्ल बल्ल यहाँ आइपुग्यौँ भौतिक रूपमा सामिप्य भएर मात्रै माया हुन्छ भन्ने कुरा तपाईँको दाम्पत्य जीवनले देखाइरहेको छ होइन भित्री मनले कसरी लिनु भएको छ भित्री मनले भन्नुपर्दा धेरै ठुलो एकदम म कहिले कहिले यसो सोच्छु कि म कसरी आयो यति टाढा मैले किन त्यो मान्छेले मैले नदेखिकन किन माया गर्यो मैले थाहै छैन म किन आयो यो गाउँमा यति टाढा मेरो जन्म दिने आमा त्यहाँ छन् सायद मैले विवाह गरेको भए चाहिएको भए नजिकको केटाहरूसँग विवाह गर्न सक्थ्यो यस्तो चाहन्छ तर मैले कहिले कहिले यस्तो सोच्छु कि माया मैले उमाथि दिएको विश्वास र मेरो श्रीमानले म माथि गर्नु भएको विश्वास सबभन्दा एउटा भगवानको आशीर्वाद र हाम्रो माया साँचो प्रेमको चाहिँ माया चाहिँ साँच्चीकै रहेछ यतिसम्म नचिनेको मान्छेले यतिसम्म ल्याउने नचिनेको मान्छे मान्छेले यतिसम्मको मायामा मिलाइदिने जै कहिले कहिले मेरो भित्री मन भन गर्छ भगवान् तिमीलाई धन्यवाद भन्न चाहनुहुन्छ होइन हजुर एकदम एकदम सबै कुरा आफूले जबसम्म जिन्दगीमा आफूले गलत काम नगरे गल्ती काम नगरे भगवान्ले पनि आशीर्वाद दिने रहेछ भन्ने कुरा आज एकदम थाहा पाएको छ मैले